के सुदूर के सिंह दरबार सबैको साझा युनिटी खबर सत्यता सन्तुलन विश्वसनीयताको पर्याय युनिटी एफएम बयानब्बे थोप्लो दुई मेगा हर्जमा युनिटी खबर दलिन्द्र अस्पतालको सेवा ठप्प मारमा सेवाग्राही प्रस्तुत गर्ने एक रिपोर्ट डडेलधुरा र डोटीका किसानलाई आधुनिक हाते ट्र्याक्टर वितरण नवदुर्गा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा हुने ढुङ्गाले लागेर बैतडीमा एक महिलाको मृत्यु अछाम र बाजुरा जोड्ने रिठाको पुल पाँच वर्षदेखि अल्पुत्र ट्रकको ठक्करबाट अछाममा बालिकाको मृत्यु कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खस्यो र बाजुरा सदरमुकाम हिलामे सडक नयाँ पक्की बाँध निर्माण भएपछि सिँचाइको सुविधा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot NP र युनिटी खबर डट कमबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म शेर भण्डारी अनि म ललित बोहरा सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमणपछि अस्पतालका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै ठेवा ठप्प पारेको छ चिकित्सकमाथि पटक पटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सकहरूले अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका हुन् यसको क्रम गत जेठ एकतिस गते सुत्केरी भएको चौध दिनपछि अमरगढी नगरपालिका बालिका छ कि गीता ताम्राकारको मृत्यु भएपछि डडेल अस्पतालमा तोडफोड भएको थियो अपरेसन गरी शिशु जन्माएकी ताम्राकारको अस्पतालमा मृत्यु भएपछि अस्पताल जिल्ला प्रशासन र सडकमा मृतकका आफन्तले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए मृतकका आफन्तसँग तीन बुधे सहमतिपछि त्यति बेलाको विवाद साम्य भएको थियो असार एक गति अस्पतालमा काम गर्ने बताउनु नभएको र जति बेला पनि आक्रमण हुने खतरा रहेको भन्दै अस्पतालका सबै चिकित्सकहरू विधामा बसेका थिए अस्पतालमा कार्यरत अन्तर्गत एघारजना चिकित्सकले सुरक्षाको कारण देखाउँदै मेडिकल सुपर जितेन्द्र कडेललाई विधामा बस्ने पत्र बुझाएर विधामा बसेका थिए मेडिकल सुपरिन्टेन्डेन्ट कडेललाई बुझाएको पत्रमा डाक्टरले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको सट्टा उल्टो डर र धम्की दिँदै गैर जिम्मेवारी रूपमा प्रस्तुत भएको उल्लेख गरेका थिए अस्पतालमा हुलदङ्गाम गर्नेलाई कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किने बताउन भएको कुरा पनि उक्त पत्रमा उल्लेख गरेको थियो अस्पतालमा कार्यरत चिकित्सकले सुरक्षाकर्मीको घेराभित्र रहेर उपचार सेवा सुरु गरे यहाँ सरोकारवालाको आश्वासनपछि चिकित्सकहरू काममा फर्केका थिए जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीले नै धम्की दिएको आरोप लगाएर अस्पतालमा कार्यरत सबै चिकित्सकले सामूहिक विदा मागेका थिए जिल्ला प्रशासन कार्यालय सुरक्षाकर्मीको टोली अस्पतालमा खटाएपछि उनीहरू काममा फर्केका थिए चिकित्सकहरूमा त्रास कायमै रहेकोले कारवाही बाहिर गोल घेरामा सामूहिक ओपिडी सेवा समेत सुरु गरेका थिए असार बाह्र गति नागरिक समाज डडेलधुवाको सर्वोच्च बैठकमा चिकित्सकमाथि कुनै खाले धरपकड नहुने भन्दै चिकित्सक काममा फर्के पनि बुधबार पुनः दिउँसो बाह्र बजीतिर स्थानीय अमरगढी नगरपालिका वडा नम्बर एघारका वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भिडले सब परीक्षण गरिरहेको चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकहरूले आरोप लगाएका छन् आक्रमणपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै सुरक्षा कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म निर्मित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकार दिएर आकस्मिक सेवा बन्द गरेको घोषणा गरेको समेत जनाएको छ प्रहरले बुधबार बिहान एघार तिस बजी अमरगढी नगरपालिका एघार सल्लाहघारीका मृतक रमेश खड्काको सब परीक्षणको लागि अस्पताल पुर्याइएको थियो चिकित्सकहरूले एघार पैँतिसतिर सब परीक्षण सुरु गरेका थिए भिडले सब परीक्षण गरिरहेको चिकित्सकलाई अथा नाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डाक्टर जीवन खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ यसैबीच अस्पतालमा भएको तोडफोड र अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको भन्दै आफूमाथि गलत आरोप लगाएको भन्दै अमरगढी नगरपालिका वडा नम्बर एघारका अध्यक्ष सूर्यप्रकाश खड्काले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्सना गरेका छन् डडेलधुरा अस्पतालमा मेरो नेतृत्वमा तोडफोड र अस्पतालका चिकित्सकमाथि आक्रमण भएको भन्दै विभिन्न सञ्चार माध्यम सामाजिक सञ्जालमा आएका आधारहीन खबरहरूको सर्वप्रथम म घोर भर्सना गर्न चाहन्छु अध्यक्ष खड्काद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ मलाई समेत आश्चर्यमा पार्ने गरी डडेलधुरा अस्पतालका निमित्त मेसु जीवन खरेलका नामबाट जारी विज्ञप्तिमा अमरगढी नगरपालिका एघारको वार्ड अध्यक्षको नेतृत्वमा आक्रमण गरेको भन्दै मेरो नाम उल्लेख गरेर भ्रम गर्ने खोजिएको तथ्यहीन घटनाबाट अत्यन्त दुखी छु उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ चिकित्सकमाथि आक्रमण हुँदा डाक्टर दिनेश उपाध्यायलाई घुँडामा चोट लागेर घाइते भएपछि आक्रमण गर्नेलाई कारवाही नहुन्जेल नियमित काममा नफर्किने भने नफर्कने भनी चिकित्सकले काम छोडेको अस्पतालका मेसुवा डाक्टर जितेन्द्र कडेलले जानकारी दिएका छन् उनले आफू पनि यही परिस्थितिमा काम गर्न नसक्ने बताए अस्पतालमा कार्यरत चिकित्सकको सुरक्षाको जिम्मेवारी आफूले लिने डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेले बताएका छन् अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि टाढा टाढाका सेवाग्राहीले अहिले शास्ति भोगिरहेका छन् अस्पतालमा डाक्टर नहुँदा आफूहरूलाई समस्या भएको दार्चुलाका लेकम गाउँपालिका पाँचका लक्ष्मण बोहराले बताएका छन् आक्रोशित चिकित्सकले सेवा ठप्प पार्दा सेवाग्राही भने महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जान बाध्य छन् प्रस्तुत छ यसै सन्दर्भमा सहकर्मी आशिष मल्लले तयार पारेको एक रिपोर्ट डडेलधुरा अस्पतालमा बुधबार सब परीक्षण गरिरहेका चिकित्सकलाई परीक्षणमा ढिलो गरेको भन्दै हातपात गर्दै स्थानीयले सबको पूर्ण पोस्टमार्टम नहुँदै सबघाट लगेकाले चिकित्सक आन्दोलित भएका छन् चिकित्सक नहुँदा अस्पतालले अहिले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ अस्पतालको सेवा बन्द भएपछि टाढा टाढाका सेवाग्राहीले अहिले शास्ति भोगिरहेका छन् दार्चुलाबाट आएका सेवाग्राही लक्ष्मण बोहरा गाउँपालिका नम्बर पाँचको मान्छे त्यहाँबाट दार्चुलाबाट आएर यहाँ आएका छौँ यहाँ डाक्टरहरू कोही पनि भएन यहाँ आन्दोलन गर्दा अप्ठ्यारो भइसकेको छ घटना भएपछि सरकारी चिकित्सक संघ नेपाल गोदानले डडेलधुरा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ जिल्लामा असुरक्षा भएको भन्दै संघले उनीहरूलाई काठमाडौँ हाजिर हुन भनेको हो चिकित्सक र अस्पतालमाथि बारम्बार आक्रमण भइरहेका बेला दोषीलाई कारवाही नभए अस्पतालमा बाँकी रहेका एकमात्र चिकित्सकले समेत सेवा बन्द गरी जिल्ला छाडेर जाने चेतावनी दिएका छन् डडेलधुरा अस्पताल डडेलधुराका निमित्त medical superintendent doctor Jitendra Kadel postmortem गरिरहनेको अवस्थामा डक्टर दिनेशमाथि डक्टर दिनेश उपाध्यायमाथि हातपात र अस्पतालमाथि ढुङ्गामुडा गर्ने जमातले बाह्र गतिको निर्णयमा फेरि त्यो आधार टेकेर कारवाही हुनु पर्यो भनेर डाक्टर साहबहरूले कुरा गर्दाखेरि पनि कहीँ कतैबाट सुनवाई नभएर अझै त्यसमाथि पनि डाक्टर साहबहरूकै इस्यु देखाएर डाक्टरलाई यस्तो गर्ने उस्तो गर्ने भनेर डाक्टरहरूलाई नै थ्रेटन दिने परिस्थिति सिर्जना भएपछि डाक्टर साहबहरू आज बिहान जानुभयो भन्ने मैले सुनेको छु डाक्टर साहबहरू पछि हामी बाहिर छौँ डाक्टर साहब दाई भनेर फोन गर्नुभएको नौ बजीतिर कहाँ जानुभएको छ मलाई पनि त्यो स्पष्ट थाहा छैन डाक्टर साहबहरू हुनुहुन्न र अहिलेलाई अस्पतालमा म एकजना एउटा कार्य प्रमुखको जिम्मेवारी जिम्मेवारी भएको हिसाबले मात्रै छु र यही कुरा पनि अब स्पष्ट के पारिदिन चाहन्छु भने म पनि यो परिस्थितिमा काम गर्न सक्ने परिस्थितिमा छैन र मैले प्रमुख जिल्ला अधिकारीज्यूलाई मेरो आर्थिक र प्रशासनिक जिम्मेवारी हजुर लिनुहोस् भनेर मैले चल्न सम्भव छैन र इमर्जेन्सी आजलाई इमर्जेन्सी मात्रै चलेको छ अब त्यो पनि के हुन्छ म भन्न सक्दिनँ यदि परिस्थिति यस्तै रह्यो भने मलाई पनि जिल्ला छोड्नुपर्छ त्यसपछि अब मन्त्रालयले जे डिसिजन गर्छ त्यसपछि अगाडि फर्दर प्रोसेस चाहिँ उता जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नमा आफूले कुनै कमी नगरेको बताएको छ सबै सरकारवाला बीच बैठक बस्ने र दोषीमाथि छानबिन गरी तत्कालै कारवाही प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल बताउँछन् विगत केही दिन डडेलधुरा अस्पतालमा उत्पन्न भएको परिस्थिति सन्दर्भमा हामीले बीच विभिन्न पटक छलफल र बैठक छौँ यही क्रममा चाहिँ डाक्टर साहबहरूले चाहिँ काम छोडेर छोडेको भन्ने मलाई जानकारी आएको छ यस फेरि आज पुनः हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय बैठक गरेर उहाँहरूलाई चाहिँ पुनः काममा फर्काउन वा नयाँ व्यवस्थापनको लागि चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरिसकेका छ र उहाँको सुरक्षाको पूर्ण जिम्मेवारी म सिडिओ परिषदले म लिन्छु सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल सेन्टर सेन्टर बनिरहेको अस्पतालमा गत जेठ एकतिस गते पनि सुत्केरीको मृत्यु पश्चात विवादाई चिकित्सकमाथि हातपात र अस्पतालमा तोडफोड भएको थियो अहिले पनि सोही प्रकारको घटना पुनः दोहोरिएकोमा चिकित्सक आक्रोशित भएका छन् आक्रोशित चिकित्सकले सेवा ठप्प पार्दा सेवाग्राही भने महँगो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् युनिटी खबरका लागि आशिष मल्लको रिपोर्ट यसैबीच सरकारी चिकित्सक सङ्घ नेपाल गोदानले डडेलधुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहरूलाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ चिकित्सकहरूलाई किन काठमाडौँ बोलाउनु भएको हो भनेर गोदानका महासचिव डाक्टर लोचन कार्कीलाई सोधेका छौँ डडेलधुरा अस्पतालमा केही असुरक्षाका कारण डक्टरहरूले आन्दोलन गरेका छन् उहाँहरूलाई तपाईँहरूले जनताको भावना नबुझिकन त्यहाँ बोलाउन कतिको उचित जनताको भावना भन्दा पनि सर्नोपल्ली डक्टरहरूको सुरक्षा इम्पोर्टेन्ट किन भयो भने सर्नोपल्ली हामीले घटना कुरालाई बुझ्नु छ होइन यो पहिलो घटनामा होइन यो प्रतिनिधि घटना मात्रै हो रिसेन्टली पनि एउटा घटना घटाएको थियो अहिलेको घटनाको कुरा गर्दाखेरि एउटा पोस्टमार्टम गरिरहेको डक्टरलाई होइन एउटा जुता आएर कुटपिट गर्ने पोस्टमार्टम गर्दा गर्दै पोस्टमार्टम पनि पुरा गर्न नलगि नपाइकन लाल समेत लिएर जाने स्थितिमा र यस्तो परिस्थितिमा सबैभन्दा पहिले के हुन्छ भने आफू सुरक्षित हुने र अरूलाई चाहिँ हामीले सुरक्षा दिन सक्छौँ अथवा सेवा दिन सक्छौँ आफै सुरक्षित भएन भनेदेखि हामीले के पनि गर्न सक्ने अवस्था रहँदैन र पहिले आफ्नो प्राथमिकता भनेको आफ्नो सुरक्षा हो र सुरक्षा आफ्नो नभएपछि र राज्यले डाक्टर पनि यो देशको नागरिक हुन् र उनीहरूको पनि राज्यले सुरक्षा गर्ने दायित्व राज्यको आधारमा छानबिन गरेर दोषीलाई कारवाही गराउनु पर्ने स्थितिमा त्यसरी अगाडि बढ्नुको साट हो र के भन्छ डक्टरहरूलाई सुरक्षा दिने दिनुको साट हो अब सुरक्षा पनि नदिने र दोषीलाई पनि कारवाही नगर्ने स्थिति भइसकेपछि आफ्नो ज्यान जोगाउन त्यहाँबाट निस्किनु बाहेकहरू के उपाय रहन्छ होइन भोलि काम गर्दै जाँदाखेरि कोही डक्टर मऱ्यो भने त्यसको जिम्मा कसले लिने भन न घटना घट्दै जाँदाखेरि हुन जुत्तामा त टाउकोमा चोट लाग्न सक्छ होइन अथवा टाउको फुट्न सक्छ मान्छे मर्न सक्छ पाए जुन सक्छ त्यसको जिम्मा कसले लिने यस्तो काल्पनिक कुरा त गर्नु भएन नि प्रशासनले मैले प्रक्रिया पुर्याएर कारवाही गरिरहेको छु भनिरहेछ तपाईँहरूले यहाँ अवस्था के हो भनी नबुझिकन एक दिनमा नै सिधै मन्त्रालय हाजिर हुनुहोस् भन्न मिल्यो सुन्नुहोस् न सुन्नुहोस् न अब तपाईँ नै न्यायाधीश हो भने त मलाई थाहा छैन हामीले किटानी जाहेर सहित डाक्टरहरूले त्यहाँ छिटो कार्यालयमा निवेदन दिएका कि कुन को मान्छेले कसरी गरेको भन्ने कुरा किटानी नामसहित छिटो कार्यालयमा दिएको अवस्था छ नि त राज्यले चिठी लेखेर त्यहाँको डाक्टरहरूले हस्ताक्षर सहित सबैजना डाक्टरले लेखेर दिइसकेपछि त त्यो कुरामा के भयो भन्ने कुरामा त र के भन्छ सिडो कार्यालयबाट पनि त त्यसको चिठी आउन सक्थ्यो पत्र आउन सक्थ्यो प्लेसमेन्ट गरे हुन्थ्यो यो यो गरेर हामीले अहिले उहाँहरूले के के गर्नुभयो भन्ने कुरा त उहाँले पनि जसरी हामीले प्लेसमेन्ट गऱ्यौँ उहाँले पनि प्लेसमेन्ट गर्न सक्नुहुन्छ जसरी हामी पत्रकारहरूको माझमा आयौँ उहाँहरू पनि आउन सक्नुहुन्छ यी कुराहरू लिएर कि अहिलेसम्म कतिजनालाई कारवाही भयो कतिजनालाई समातियो को को दोषी हुन् को को दोषी होइन भन्ने कुरा त राज्य पक्षले पनि त निकाल्नु पऱ्यो नि त यसको के भन्छ के के भएको छ अहिलेसम्म खालि मुखै भनेर त भएन नि त्यहाँ एउटा डाक्टर मऱ्यो भने त्यो डाक्टरको लास्ट लिन मात्रै दुई दिनमा उसको गुवामा त्यहाँ आइपुग्नलाई दुई दिन लाग्छ त्यो अवस्था छ त्यसको संवेदन संवेदनशीलतालाई त बुझ्नु पऱ्यो नि हामी सबैले ज्यान चाहिँ ज्यान होइन ऊ सुरक्षित हुन पाउनु पर्ने अधिकार छैन उसको संविधान नेपालको नागरिक होइन उसको सुरक्षाको दायित्व राज्यको छैन वासिङटनमा यो पछिल्लो जो घटना भयो त्यो घटना सामान्य थियो तपाईँहरूले यतिसम्म कि मन्त्रालयमा हाजिर हुनुहोस् भन्ने अवस्था नै थिएन त्यहाँ सुन्नुहोस् न तपाईँले तपाईँ त्यो घटना भएको ठाउँमा हुनुहुन्थ्यो हो तपाईँ त्यो त घटना तपाईँले देख्नु भएको छ न्यायमा के हुन्छ भने जो जो मान्छे अन्यायमा परेको उसले लेखेर दिएको छ एकजना डाक्टरले होइन त्यहाँ बाह्र पन्ध्रजना सबै भएका डाक्टरले हस्ताक्षर गरेर दिएको छ त्यसमा कानुनी कदम चाल्ने कि नचाल्ने भनेपछि अब सरकारी चिकित्सक सङ्घले चाहिँ हस्पिटलमा ताला लगाएर काठमाडौँ हाजिर हो भन्ने हो हामीले हस्पिटल ताला लगाएर हो भनेर कहीँ पनि भनेको छैन इमर्जेन्सी भएको सेवा इमर्जेन्सी सेवा भएकोहरू हामी दिन सक्ने अवस्था छैन सुन्नुहोस् भोलि एकजना डक्टर त्यहाँ तल माथि हो त्यसको जिम्मा कसले लिने त्यसको तपाईँ भन्नुहोस् न मलाई ठिक छ तपाईँले जिम्मा लिनुहुन्छ भने आजबाट डाक्टरहरू काम गर्छन् सिडुले जिम्मा लिनुहुन्छ आजबाट काम गर्छन् स्वास्थ्य मन्त्रालयले लिन्छ आजबाट गृहले लिन्छ आजबाट त्यसको ज्यानको ग्यारेन्टी दिन सक्ने कसले त भनिदिनु पऱ्यो नि त आएर बरु डाक्टरले त आफ्नो प्रोफेसन छोडेर अर्को प्रोफेसन पनि जान सक्छन् जागिरै पर्छ भन्ने छैन ज्यान चुक्यो भने त भोलि हलो चुकेर पनि खाइन्छ ज्यान त चुकाउनु पऱ्यो नि त पहिले त्यो त दायित्व हो कि तपाईँ तपाईँ आफै कुनै ठाउँमा काम गर्दाखेरि असुरक्षित महसुस हुनुहुन्छ भने तपाईँले पत्रकारिता गरिरहनु भएको छ इन्टरभ्यू लिइरहनु भएको छ तर तपाईँले इन्टरभ्यू त यो किन लिस्ट टु लिस्ट भनेर तपाईँलाई एउटा झुकाएर कुट्छ पिट्छ होइन छ ज्यानको धम्की दिन्छ काम गर्न सक्ने वातावरण रहँदैन भने तपाईँ आफ्नो ज्यान चुकाउन जे पनि गर्नुहुन्छ नि अन्तिममा महासचिवज्यू यसको समाधानको उपाय चाहिँ के हो तपाईँ नै भनिदिनु समाधान त्यही हो सिम्पल कुरा छ कि सुन्नुहोस् न हामी भनेको बिरामी जाँचमा यत्रो खर्च गरेर मेहनत गरेर पढेको हो नि त होइन त्यो डाक्टर साहबहरू बिरामी नजाँच्नलाई त्यो डडेल धुरा त जानुभएको होइन नि होइन हामीले यसरी बुझ्नुपर्छ कि यसलाई एकदम सामान्य रूपमा के गर्नुपर्छ भने तपाईँले जसरी तपाईँ पनि त प्रोफेसनल हो नि त तपाईँ पत्रकार पनि त तपाईँ पत्रकार एउटा प्रोफेसनल हो होइन एउटा हामी डाक्टर हो वकिल हो इन्जिनियर हो प्राध्यापक हो शिक्षक हो हामी सबै प्रोफेसनल हो कि तपाईँ हामी सबैलाई काम गर्ने वातावरण नि त राज्यले बनाइदिनु पऱ्यो नि त त्यति मात्रै त कुरा हो सुरक्षा दिनु पर्यो यसको लागि के चाहियो भनेदेखि कानुन चाहियो दोहोरो कानुन चाहियो त्यही भएर हामीले स्वास्थ्य संस्था तथा तपाईँको सुरक्षा परिमार्जन गरेर हामीले चाहिँ कारबार के भन्छ फोटा काम गर्ने मान्छेहरूलाई किरा धरौटी के भन्छ समाजतिर कारबाही अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता हो एउटा सेटो कोट लगाएर आफ्नो काम गरिरहेको हस्पिटलभित्र काम गरेको मान्छेलाई तपाईँले हातपात गर्यो भने त्यसलाई त्यसलाई चाहिँ नन बेलेबल अफेन्स त्यसलाई चाहिँ बिना धरौटी के भन्छ हिरासतमा राख्नेसम्मको कडाभन्दा काड कडा कानुन चाहिन्छ होइन भनेदेखि डाक्टर भन्नुहोस् हेर्नुहोस् प्रोफेसन हो तपाईँ आज पत्रकारबाट अर्को चिज हुन सक्नुहुन्छ म भोलि डाक्टरबाट अर्को बसेर पनि काम गर्न सकिन्छ जागिर राजीनामा पनि धेरै हिँड्न सकिन्छ अर्को प्राइभेट क्लिनिक मात्रै खोलेर बसे पनि हुन्छ अथवा कामै नगरे पनि हुन्छ हजुर जोते पनि हुन्छ तर आज सुरक्षित हुनु पऱ्यो नि त सुरक्षितै नभएर त कसरी कहाँ कहाँ जाने डाक्टरले काम नगर्नुलाई त गरेको होइन होला यत्रो मेहनत गरेको होइन होला उसलाई त्यस्तो विरोध के भन्छ सुर असुरक्षित महसुस भयो भने त सुरक्षाको वातावरण बनाउने दायित्व कसको भन्नुहोस् त त्यो एकजना दुईजनाले गरेको होइन त्यहाँ हुने सम्पूर्ण डक्टर साहबहरू किन आउनु भएको छ र आज के भन्छ उहाँहरूले हामी असुरक्षित छौँ भनेर हामी खाता सङ्गठनलाई भनिसकेको तिमीहरू त्यहाँ गर्छ त्यहीँ बसेर तिमीहरूको टाउको फुट्यो भने पनि हामी जिम्मा लिन्छौँ तिमीहरू मऱ्यो भने पनि हामी जिम्मा लिन्छौँ भनेर बस्न सक्ने अवस्था आउँदैन कोही मान्छे तपाईँको सिधो कार्यालयमा गरेर म असुरक्षित छु भनेर एकदम ठिकाने जाहेर दिएको छ लिखित रूपमा दिएको छ सिधो कार्यालयमा गृह मन्त्रालयमा पदार्थ पठाएको छ स्वास्थ्य मन्त्रालयमा पदार्थ पठाएको छ त्यहाँको तपाईँको त्यहाँको प्रदेशको के भन्छ सामाजिक मन्त्री होला अथवा गृहमन्त्री होला अथवा मुख्यमन्त्री होला सबैतिर उसले चिठी पत्रचार गरेको छ किन पत्रचार सबैलाई गरेको छ ऊ त त्यो डाक्टरहरूतिर पागल पागलो भन्नु पऱ्यो बेवकुफ हो भन्नु पऱ्यो होइन भने ती डाक्टरले यत्रो ठाउँमा पत्रचार गरेर गर्दाखेरि के हामी राज्य हामी खाता सङ्गठन ठुल्ठुलो हेरेर बस्न मिल्छ उहाँ हुनुहुन्थ्यो सरकारी चिकित्सक सङ्घ नेपाल गोदामका महासचिव डाक्टर लोचन कार्की अब बाँकी प्रसङ्ग कृषि ज्ञान केन्द्र डलधुराले कृषकलाई यान्त्रिकरण तथा आधुनिकरण गर्दै लैजाने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर वितरण गर्न थालेको छ डडेलधुरा र डोटी जिल्लाका किसानलाई आज एक कार्यक्रमका बीच हाते ट्र्याक्टर वितरण गर्न सुरु गरेको कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख दिलबहादुर विष्टले जानकारी दिएका छन् सुदूरपश्चिम सरकारको चालु आर्थिक वर्षको मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत कृषि औजार उपकरण अनुदानमा विनियोजित बजेटबाट हाते ट्र्याक्टर वितरण गरिएको हो डडेलधुरा र डोटी जिल्लाका पच्चिसवटा कृषक एकवटा कृषक सहकारीलाई पचास प्रतिशत अनुदानमा चालिसवटा हाते ट्र्याक्टर वितरण गरिएको हो व्यावसायिक तथा बेमौसमी तरकारी खेती गर्ने कृषक समूहलाई खेत जोत्न तरकारी फलफुल लगाउनको लागि हाते ट्र्याक्टर प्रभावकारी हुँदै गएपछि यसको वितरण गरिएको हो कृषिलाई आधुनिकरण गर्दै देशको यन्त्र तर्फ मजबुत पार्न हाते ट्र्याक्टरको प्रयोग आवश्यक रहेको सुदूरपश्चिम प्रदेश सभाको समाज विकास समिति सभापति सांसद कुन्ती जोशीको भनाइरहेको छ कृषिलाई निर्वाहमुखी परम्परागत खेती होइन व्यावसायिक खेती प्रणाली अपनाउनको लागि ट्र्याक्टर अपरिहार्य रहेको जिल्ला समन्वय समिति डलधराका प्रमुख गणेश राज भट्टकले बताएका ट्र्याक्टरलाई थन्क्याएर होइन प्रयोग गरेर कृषकलाई चाहिने अन्नपात तरकारी फलफुल लगायतको उत्पादन गर्न प्रयोग गर्नुपर्ने उनको जोड थियो परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गर्न सकिएनौ भने समृद्धि हासिल गर्न नसकिने भन्दै कृषिबाट राम्रो समृद्ध हासिल गर्न र परम्परागत प्रणालीमा गरिने कृषिलाई अन्त्य गरी कृषिलाई आधुनिक यान्त्रिकरण गरी व्यावसायिक कृषि प्रणाली अप्नाएर कृषिमा क्रान्ति गर्ने उद्देश्यले हाते ट्र्याक्टर वितरण गरिएको कृषि ज्ञान केन्द्र डलिधराले जनाएको छ डडेलधुराको नवदुर्गा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा हुने भएको छ शुक्रबार नवदुर्गा गाउँपालिकाको वडा नम्बर दुईलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो नवदुर्गा गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आर्थिक तथा प्राविधिक सहयोग र मणिलेख स्वास्थ्य चौकीको आयोजनामा शुक्रबार एक कार्यक्रमका बीच ओडालाई पूर्ण खोप सुनिश्चितता ओडा घोषणा गरेको मणिलेक स्वास्थ्य चौकी डडेलधुराका स्वास्थ्य चौकीका इन्चार्ज रमेश तिरुवाले जानकारी दिएका छन् सोह्र महिनादेखि तेइस महिनासम्मका सम्पूर्ण बालबालिकाहरूको राष्ट्रिय खोप तालिका बमोजिम पन्ध्र महिनाभित्र पाउनुपर्ने सबै खोपहरू पाइसकेको सुनिश्चित ओडा घोषणा गरेको उनको भनाइ छ ओडा नम्बर दुईमा दसजना बालबालिकालाई पूर्ण खोपको मात्रा खुवाएको उनले बताएका छन् खोप कार्यक्रमको मुख्य लक्ष्य बालबालिकाहरूमा खोपबाट जोगाउन सकिने रोगहरूबाट हुने बिरामी दर अपा मृत्युताङ्क दर तथा मृत्यु कम गराउने रहेको छ पोलियो मुक्तको अवस्था पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा शताब्दी विकास लक्ष्य हासिल हुनु नवजात शिशुमा हुने धनुष टङ्कारको निवारण दादुरा रोग निवारण उन्मूलन रहनु तथा जापानिज इन्सेफलाइटिस तथा रुबेला रोग नियन्त्रणको अवस्थामा रहनु खोप कार्यक्रमको मुख्य सफलता रहेको छ बिहिबार गाउँपालिकाको वडा नम्बर पाँचलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको थियो भने बाँकी वडाहरूलाई पनि क्रमशः पूर्ण रूपमा सुनिश्चितता वडा घोषणा गरिने नवदुर्गा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ नवदुर्गा गाउँपालिकाका पाँचवटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्ने लक्ष्य रहेको नवदुर्गा गाउँपालिकाले जनाएको छ ढुङ्गाले लागेर बैतडीमा एक महिलाको मृत्यु भएको छ मृत्यु हुनेमा सिगास गाउँपालिका पाँच ढुङ्गाडकी उन्तिस वर्षीय किथी चुनारा छिन् शुक्रबार बिहान स्थानीय जिन जेनी भेरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर चुनाराको घटनास्थलमा मृत्यु राजेन्द्र साउदले जानकारी दिएका छन् मृतक महिला बिहान आठ बजे घाँस काट्न जेन जेनी भेडमा गएकी थिइन् मृतक चुनाराका दुई छोरा दुई छोरी र श्रीमान रहेका छन् विगत केही दिनदेखि बैतडीमा वर्षा भइरहेको छ अछाम र बाजुरा जोड्ने रिठाको पुल पाँच वर्षदेखि अधुरै छ पुल आसपासको जग्गाको सम्पूर्ण मुआब्जा नपाएको भन्दै स्थानीयले अवरोध गरेपछि पुल निर्माणको काम अल्पत्र बनेको हो अछाम मेल्लेक गाउँपालिका कुसकोट ठाँटी क्षेत्रका नागरिकलाई आवत जावतमा समस्या भएपछि बाजुराको रिठा बजार बिरास्थित बुढीगङ्गामा पचहत्तर मिटर लामो पुलको छ वर्ष पहिले निर्माण सुरु भएको हो थप मुआब्जा नदिएको भन्दै स्थानीयले पटक पटक काम अवरोध गर्दै आएका थिए पुलले अछामको मेलले गाउँपालिका चार ठाँटी र बाजुराको बुढीगङ्गा नगरपालिका आठलाई जोड्नेछ एकै टोलका तेइसजनाको जग्गा पुल निर्माण स्थलसम्म जाने सडकमा परेपछि समस्या भएको बाजुरा बुढीगङ्गा नगरपालिका आठका वडा सदस्य सुरेन्द्र थापाले बताएका छन् सरकारी दर अनुसार चौध लाख दिने सहमति भएपछि स्थानीयले काममा अवरोध गरेका थिए उनले भने मुआब्जा दिने आश्वासन पाए पनि सबै रकम नपाएकाले काम गर्न नदिएका हुन् उनका अनुसार अझै पाँच लाख पाउन बाँकी छ गत चैत एक गते सर्वपक्षीय छलफलबाट बाँकी रकम यही असारमा मेले गाउँपालिकाले दिने सहमति भए पनि अहिलेसम्म रकम दिने विषयमा गाउँपालिकाले सुनवाई नगरेको स्थानीयको गुनासो छ पुल निर्माणका लागि ल्याएका समय बजारमा अल्पत्र अवस्थामा छ तीन वर्षसम्म पुलको काम ठप्प रह्यो स्थानीयको अवरोधका बावजुद करिब सत्र प्रतिशत काम सम्पन्न भएको पुल निर्माणको जिम्मा पाएको स्वार कन्स्ट्रक्सनका प्रोपाइटर रवि स्वारले दावी गरेका छन् दुई हजार एकहत्तरमा तत्कालीन जिल्ला विकास समितिसँग सम्झौता भएको पुल दुई वर्षमा बनाइसक्ने गरी स्वार कन्स्ट्रक्सनले जिम्मा लिएको हो खबर सुनिराख्नु भएको छ बालिका स्कुल बसमाथि रुख खस्यो बाजुरा सदरमुकामै इलामी सडक नयाँ पक्की बाँध निर्माण भएपछि सिँचाइ सुविधा लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौँ रेडियो सुन्दै रहनुहोला तिमीलाई सन्चो छैन कि के हो हेर न दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ साँझ पख हल्का ज्वरो पनि आउँछ छाती पनि दुख्छ के भएको होला कतै तिमीलाई छेरोग त भएन छेरोग मलाई पनि छेरोग हुँदा यसै गरी दुई हप्तादेखि लगातार खोकी लागिरहेको थियो साँझ पख हल्का ज्वरो पनि आउँथ्यो त्यसैले शङ्का गरे कि ए छेरोगको शङ्का लाग्न साथ मैले स्वास्थ्य संस्थामा गएर जाँच गराएर स्वास्थ्य कर्मीले भने अनुसार पुरा मात्रा औषधि पुरा अवधिसम्म खाएँ अनि छेरोग निको भयो बरु तिमी पनि अहिले नै स्वास्थ्य संस्थामा गएर खकार जचाइहाल छेरोग रोग लागेको रहेछ भने पनि उपचार गरेपछि निको हुन्छ यदि कसैलाई दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ खान मन लाग्दैन छाती दुख्छ साँझ पख हल्का ज्वरो आउँछ र खकारमा रगत देखा परेको छ भने क्षयरोग लागेको हुन सक्छ यस्ता चिन्ह तथा लक्षणहरू देखिएमा वा क्षयरोगको शङ्का लागेमा जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा गई खकार जचाउ स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ क्षयरोगको जाँच निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ भागेश्वर गाउँपालिका अन्तर्गतका तीनवटै स्वास्थ्य चौकीमा सम्पर्क गरी खकार जाँच गराउन अथवा उपक्षेत्री अस्पताल डडेलधुरामा खकार जाँच गराउन सक्नुहुन्छ दैनिक सही मात्रामा औषधि लगातार प्रयोग गर्नको लागि तीनवटै स्वास्थ्य चौकी रूपाल स्वास्थ्य चौकी भागेश्वर स्वास्थ्य चौकी बोगटा र बगरकोट स्वास्थ्य चौकीमा पनि निशुल्क रूपमा औषधि पाइन्छ थप जानकारीको लागि नजिकैको स्वास्थ्य चौकीमा जुनसुकै समयमा पनि सम्पर्क गराउन सक्नुहुन्छ भागेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश तपाईँ अहिले बयानब्बे दशमलव दुई मेघार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot NP र युनिटी खबर डट कमबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ डडेलधुरा अस्पतालको सेवा ठप्प मारमा सेवाग्राही डडेलधुरा र डोटीका किसानलाई आधुनिक हाते ट्र्याक्टर वितरण नवदुर्गा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा हुने ढुङ्गाले लागेर बैतडीमा एक महिलाको मृत्यु अछाम र बाजुरा जोड्ने रिट्ठाको पुल पाँच वर्षदेखि अल्पत्र लगायतका समाचार अब बाँकी प्रसङ्ग ट्र्याक्टरको ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ मङ्गल बजार नगरपालिका पाँच स्थित मध्य पहाडी लोकमार्गमा ना छ ख चौवालिस बाहन्न नम्बरको ट्रकको ठक्करबाट चार वर्षीय बालिका अस्मिता भण्डारीको मृत्यु भएको प्रहरले जनाएको छ मधुबन नगरपालिका चार वर्दीय घर भएका चालक तिलक शर्मा ट्रक प्रहरले नियन्त्रणमा लिएको छ सबको पोस्टमार्टमको लागि जिल्ला अस्पताल अछाम पठाएको छ कञ्चनपुरको शुक्लाफाटा नगरपालिका पाँच वन समितिमा रहेको अनिरुद्ध माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको से एक एक शून्य तिन एक नम्बरको बसमाथि आज रुख खसेर क्षतिग्रस्त बनेको छ विद्यार्थी भने जोगिएका छन् बस गुड्दै गरेका बेला एकाएक रुख खसेको हो दुई विद्यार्थीलाई सामान्य चोट लागेको भए तापनि अन्य विद्यार्थी र चालक सकुशल रहेका छन् बस विद्यार्थी बोकेर सिमल फाँटातर्फ जाँदै थियो स्थानीय प्रत्यक्षदर्शी रामदत्त जोशीले भने गुड्दै गरेको बसमाथि एक्कासी रुख खस्यो अब अनिष्ट भयो भनेर सोचेका थियौँ कुन दैवले सबै विद्यार्थीलाई जोगायो पसल्लो घरमा रहेका बासिन्दाले दौडेर सबै विद्यार्थीलाई बाहिर निकाल्यौँ अर्को प्रत्यक्षदर्शी चक्रबहादुर साउदले भने दुईजना विद्यार्थीलाई झ्यालको सिसा लाग्दा सामान्य चोट बाहेक कसैलाई केही भएन बाजुरा सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाको मुख्य सडक हिलाम्मे हुँदा स्थानीयले शास्ति भोग्नु परेको छ एक करोड पचहत्तर लाखको लागतमा बन्दै गरेको सडक वर्षाका कारण हिलाम्मे भएको हो सदरमुकाम क्षेत्रमै जताततै सडक हिलाम्मे हुँदा बजारवासी समस्यामा परेका छन् हिलामी सडकमा हिडुल गर्न बजार जान विद्यार्थीलाई विद्यालय जान र बिरामीलाई अस्पताल पुग्न निकै समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बताएका छन् बजार हिलामी भएपछि स्थानीय बजार व्यवस्थापन समितिले चन्दा सङ्कलन गर्दै बजारमा डोजर लगाएर हिल व्यवस्थापन गर्ने काम गर्न थालेको बजार व्यवस्थापन समितिका सल्लाहकार सुरेन्द्रनाथले बताएका छन् कैलालीको मुहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणको काम पुरा भएसँगै स्थानीय सिँचाइको सुविधा पाउने भएका छन् नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण पुरा भएको बत्तीस वर्षपछि उपभोक्ताहरूले सिँचाइ सुविधा पाउने देखिएको हो यसअघिसम्म आयोजनाको मुहानमा निर्माण गरिने बाँध पटक पटक भत्किने समस्या रहेको कारण सबै उपभोक्ताले सिँचाइको सुविधा पाउन सकेका थिएनन् कैलालीको पश्चिमी क्षेत्र बाद्रेखाल स्थित मछली नदी मुहान भएको यो आयोजनामा आरसिसी बेयर प्रकारका नयाँ पक्की बाँध सत्ताइस करोडको लागतमा निर्माण पुरा भएको हो नयाँ बाँध निर्माणसँगै कैलाली र कञ्चनपुरको तिन हजार तिन सय हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्न लागेको सिँचाइ डिभिजन कार्यालय धनगढीका प्रमुख अमर पालले जानकारी दिएका छन् बाँध निर्माण स्थल नजिक चार सय पचास मिटरको मूल पक्की नहर निर्माण गरिएको छ यसै गरी कञ्चनपुरतर्फ जाने नहरमध्ये पैँचालिस मिटर नहरको भाग पक्की बनाइएको छ एक पुल सहित पानी वितरण गर्न संरचना पनि निर्माण गरिएको छ सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्र बडेलाले नयाँ बाँध निर्माणपछि गर्मीयाममा दुई महिना बाहेक अरू सबै महिना सिँचाइ पुग्ने देखिएको बताएका छन् अब पालो जनवाजको आजको जनवाजमा हामीले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन के गर्नु पर्ला भनेर यहाँका केही नागरिकलाई सोधेका छौँ प्रस्तुत छ उहाँहरूको आवाज जस्ताको त्यस्तै धनबहादुर हेर नवदुर्गा दुई जुन हाम्रो यो परम्परागत कृषि प्रणाली छ यसलाई हामीले आधुनिक तर्फ लैजानका लागि हामीले कृषकहरूलाई आधुनिक कृषि औजारहरू उपलब्ध गराएर किसानहरूलाई विभिन्न सिँचाइको सुविधा गराएर कृषिलाई राम्रो दिएर आधुनिकतर्फ लैजानु पर्यो र जुन कृषकहरूले राम्रो कृषि बाली उत्पादन गर्छ त्यसलाई राम्रोसँग पुरस्कृत गराएर एउटा सुस्तै पहिचान गराएर कृषिलाई आधुनिकतर्फ लैजानु पर्यो धनबहादुर साउद कृषिमा अलिकति उब्जनी गर्नको लागि कृषिमा बढाउनको लागि सरकारले नयाँ नयाँ औजारहरू दिने र कृषकहरूलाई तालिम दिने ठाउँ ठाउँमा हेर्ने बिउ बिउबिजन वितरण गर्ने र बिजन वितरण गरेर त्यसको हेरचाह गर्ने र कहाँ त्यो कृषि हुन लागेको छ त्यो ठाउँ रोज्ने यो एउटा कृषि प्रधान देश भएको हुनाले त्यो ठाउँलाई हामीले एकदमै राम्रो र एकदमै हराभरा किसिमको एउटा कृषि बनाउने किसिमको गर्नु राम विश्वराज भण्डारी गन्याबदुरा वडा नम्बर एक कृषि अगाडि बढाउनु चाहिँ नयाँ नयाँ स्रोत साधनहरू जुटाउनु पर्यो बिउहरू राम्रो खालको जस्तै नक्कली बिउहरू सरकारले उत्पादन नगरिदिनु पर्यो राम्रो राम्रो बिउहरू उत्पादन गरेर जनताहरू माझ सहज तरिकाले पुर्याउनु पर्यो पुरानो पुरानो किसिमको तरकारी खेतीहरूलाई त्यो कृषिहरूलाई हटाएर नयाँ नयाँ उत्पादनहरू गर्नु पर्यो छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिम प्रदेशको ट्राफिक अपडेट आज ट्रकको ठक्करबाट अचपुरमा गुडिरहेको स्कुल बसमा खस्यो पनि घटना तथा दुर्घटना प्रदेश ट्राफिकले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति अधिकांश ठाउँमा मौसम बद्लिरहे धेरैजसो स्थानमा वर्षा हुनेछ देशको खास गरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी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 धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot NP र युनिटी खबर डट कमबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हवस् त समाचार बुलेटिनबाट हामी दुई बिदा हुन्छौँ नमस्कार